तपाईँको रेडियो तपाईँको आवाज रेडियो बीच एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजीको समाचार पश्चात एघार बजीसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो सधैँ चाहिँ मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु एकानब्बे दशमलव छ मेगार्समा तपाईँले अहिले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै W W W dot dot com dot NP log on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको बलाकुसारी राख्ने गर्छौ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको यस कार्यक्रममा मैले तपाईहरूले नै मायाले स्नेहले हामीलाई पठाउनुभएका भन्दा धेरै मुक्त खरबहरूको साथमा उपस्थित भएको छु सँगसँगै मिठा मिठा गीत संगीत त हामी सुन्ने नै छौं कार्यक्रम सुन्दै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ यो छाती पोल्छ दिनहुँ भत्फती भनिदिनु पर्यो यो छाती पोल्छ दिनहुँ भत्फती भनिदिनु पर्यो गर्छु त्याग तपस्या आफूले सत्य जति भनिदिनु पर्यो तिम्रो मौनताले मलाई साह्रै तडपाइरह्यो प्रियसी त्यो मौनता चिर्ने के होला औखती भनिदिनु पर्यो यसरी बनिदिनु पर्यो भनेर मुक्तकमा अनुरोध गर्दै हुनुहुन्थ्यो मुक्तकार एसपी असफलजी फेदी खोला तीन घ रास्याङजा स्याङ्जा उहाँको घर हो निकै नै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तकार एसपी असफलजी आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकार एसपी असफलजीका यिनै मुक्तकरपहरूसँगै मुक्तकको सिलसिला शुरू गर्न चाहिँ म पुन कार्यक्रममा अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ राम रावल सागरजीको कैलाली उहाँको घर हो भनौ भने आफ्नै लाज हजुर नभनौ भने अभाव छ भनौ भने आफ्नै लाज हजुर नभनौ भने अभाव छ खर्च जुटाउन सास बिहान बोको पेटको दबाव छ सत्य खानलाई एक माना चामल पनि छैन घरमा कसरी जिन्दगी बिताउने होला रात दिनै तनाव छ यो मुक्त खजुर राम रावल सागरजीको निकै मनसुनी गरेर आउनुभयो अर्को मुक्तक म लिन्छु गंगाराम बुढा मगरजीको मुक्तक मसँग छ मुसीकोड दस रूकुम पश्चिम उहाँको घर हो न्याय भएन भयो हमला अचम्म लाग्यो न्याय भएन भयो हमला अचम्म लाग्यो क्या खुबले गर्छ फैसला अचम्म लाग्यो पहुँच भए कानून पनि उल्टो चल्ने रहेछ वाह सरकार तेरो कला अचम्म लाग्यो उहाँ हुनुहुन्थ्यो मुक्तकार गंगाराम बुढा मगर्सी मुक्तक मालाको यो बसाईमा उहाँको भेट मैले तपाईँहरू समक्ष राखे अर्को मुक्तक छ मसँग अपरिचित थारू भाइ अन्जान यात्री भनेर नाम लेख्नु भएको छ दस वैदी बर्दिया उहाँको घर हो हिरा भेटेसी सुन बिर्सिनेलाई हिरा भेटेसी सुन बिर्सिनेलाई तारा भेटेसी जुन बिर्सिनेलाई जति गुण गरे पनि हुँदैन रहेछ चिनी भेटेसी नुन बिर्सिनेलाई उहाँ हुनुहुन्थ्यो अपरिचित थारू भाई अन्जान यात्रीजी दश वैदी बर्दियाबाट सम्भवत पहिलो पटक मुक्तक मालामा आउनुभयो अर्को मुक्तक छ मसँग देवकोटा एकान्त निवासीजीको कट्टरबारी गाउँपालिका साथ मोरङ उहाँको घर हो देवकोटा एकान्त निवासीजी पनि पहिलो पटक हुनुपर्छ मुक्तक मालामा हुनुभएको परिवारको सुख दुःखमा रमाउन सक्नु भएन परिवारको सुख दुःखमा रमाउन सक्नु भएन आँगनमा नाति नातिना खेलाउन सक्नु भएन कुन इन्जिनियरले बनायो यो घरको नक्सा यति ठूलो घरमा बामा अटाउन सक्नु भएन निकै नि गरेर देवकोटा एकान्त निवासीजी मुक्तक मालाको आजको यो बसाईमा भनी श्रोता अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ नरेन्द्र अविरलजीको महाकाली नगरपालिका आठ दार्चुला उहाँको घर हो हाल उहाँ काठमाडौँ नयाँ मानेश्वरमा हुनुहुन्छ मुक्तक त म तपाईँहरू समक्ष नरेन्द्र अविरलजीको राख्नेछु हामी सँगसँगै कार्यक्रममा पहिलो गीत पनि सुन्नेछौ यो समयमा मसँग गीत रहेको छ सुशीला बरालजीले गाउनु भएको वसन्त सापकोटाजीले लेख्नु भएको संगीत भर्नु भएको मिठो छ गीत म राख्ने नै छु मुक्तक सुनौ पहिला नरेन्द्र अविरलजीको बनाउनु पर्छ मायाको सागर नोक्सानी भए पनि बनाउनु पर्छ मायाको सागर नोक्सानी भए पनि हाँसेको देखाउनु पर्छ आँखामा पानी भए पनि हाम्रो प्रेम युगो युगसम्म पनि अमर रहनेछ चाहे यो जिन्दगी जलेर खरानी भए पनि जुनी जुनी तिम्रै हुन मन छ है माया सँगै रुन सँगै हाँस्न मन छ है माया जीवन के छोरा दुई दिने घम छाया मनमा रहर कति कति सपना छ नाखमा तिमीलाई साथी पाउँदा मायाको आभास हुन्छ तिमी छेउ आउँदा भाग्यमानी ठान्छु सधैँ तिमीलाई साथी पाउँदा मिठो गीत तपाईँहरू समक्ष राखे मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा आजको यो वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त करपहरू आलो पालो लिइरहेको छु अरू सँगै जोबन साट्ने कबुल रहेछ सँगै जोवन साट्ने कपुल रहेछ तिम्रो जीवनमा म आउनु नै भूल रहेछ औठी सार्दैमा मन नसाटिने रहेछ सायद मैले गरेको माया सब फजुल रहेछ यो मुक्तक मुक्तकार देव सजन सुनारजीको जाचरकोट उहाँको घर हो मुक्तकार देव सजन सुनारजी निकै स्वादिलो मुक्तक लेख्नुहुन्छ मुक्तक मालालाई सुरुवाती अङ्कहरूबाट नै यस्तै मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु श्रोता मसँग मुक्तक छ सुभाष थापा मगर्सीको खोटेहाङ गाउँपालिका साथ खोटाङ बजार उहाँको घर हो जानेहरू तन भएर जान्छन् मन भएर जान्छन् जानेहरू तन भएर जान्छन् मन भएर जान्छन् धुवाको मुस्लो चाहिँ उडी गगन भएर जान्छन् तपाईँ प्रगतिको बाटोमा यात्रा गरिरहनु महोदय डाहा र ईर्ष्या गर्नेहरू बिस्तारै पतन भएर जान्छन् उहाँ हुनुहुन्थ्यो मुक्तकार सुभाष थापा मगरजी उहाँको पनि मिठो माया मुक्तक मालालाई निरन्तर छँदैछ र रहिरहनेछ भन्ने पनि हामीलाई आशा छ विश्वास छ अर्को मुक्तक मसँग छ मोहन बाग प्रवासी मनोजीको बुनपा दश बजाङ उहाँको घर हो उहाँ पनि हामीलाई नियमित रूपमा यसै गरी मिठो माया बाँड्दै गर्नुहुन्छ बिर्सी जानेले फेरि सम्झिन् कारण थाहा छैन बिर्सी जानेले फेरि सम्झिन् कारण थाहा छैन भाकी हुन्की गन्तव्यविहीन कारण थाहा छैन तिम्रो छायासम्म देख्न नपरोस् भनी काकीले भेट्न मन छ भने पत्र लेखिन् कारण थाहा छैन ओहो उहाँ हुनुहुन्थ्यो मुक्तकार हजुर मोहन बाक्रोवासी मनोजी अर्को मुक्तक उहाँ पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष रत्नापुन मगर्जी रुकुम पश्चिम उहाँको घर हो म गर्न सक्छु जवाब सवाल प्राविधिक शिक्षाबाट म गर्न सक्छु जवाब सवाल प्राविधिक शिक्षाबाट पाइन्छ रोजगार फालाफाल प्राविधिक शिक्षाबाट गरिबी न्यूनीकरण हुन्छ र देशमा विकास हुन्छ अनि बन्नेछ समृद्धि नेपाल प्राविधिक शिक्षाबाट आहा यो मुक्तक हजुर रत्ना पुन मगरजीको अर्को मुक्तक छ श्रोता यो समयमा मसँग पुष्पा प्रकृतिजीको रोङ पाँच देवान साप इलामुङाको घर हो हाम्रो पहिचान संस्कृति सनातन नभुलौं हाम्रो पहिचान संस्कृति सनातन नभुलौं जन्मभूमिको माटो आफ्नो जन नभुलौं बेचेर आफ्नो अस्तित्व मेट्ट हुन्न निशान मूल्यवान पुर्खाको योगदान धन नभुलौं यो मिठो मुक्त पुष्पा प्रकृतिजीको उहाँले पनि हामीलाई यस्तै मिठो माया बाँडिरहनुहुन्छ इलामबाट कार्यक्रममा अर्को मुक्तक म लिन्छु गोपाल पुन्जीको मुक्तक मसँग छ अहिले त्रिवेणी गाउँपालिका दुई सल्यान उहाँको घर हो हामी सँगसँगै गीत पनि सुनौ मसँग यो समयमा गीत रहेको छ जन्म राईजीको गोपाल पुन्जीको मुक्तक हामी पहिला सुनौ नहोस् तिमी धरती अनि म आकाश चाहिँ नहोस् तिमी धरती अनि म आकाश चाहिँ बरु खान होस् हामी दुवै आसपास चाहिँ अविश्वास हाबी हुनु हुँदैन सम्बन्धमा हाम्रो सम्बन्ध त होस् फोक्सो अनि सास चाहिँ यो सास धडकन र तिमी सँगै काखमा फेर्न पाऊ दशमलव छ मेघार सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ मदन भण्डारी तपाईँहरूसँग छु आजको यो बसाईमा म तपाईँहरूकै मिठा मिठा मुक्त खराबहरू आलो पालो लिइरहेको छु कहिले सजिलो कहिले अप्ठ्यारो सबैका लागि हुन्छ कहिले सजिलो कहिले अप्ठ्यारो सबैका लागि हुन्छ आफ्नो आफ्नो जीवन प्यारो सबैका लागि हुन्छ अरूलाई हँसाउन खोज्दा आफू रुनु पर्दो रहेछ बुझे बलेको दियो मनतिर अँध्यारो सबैका लागि हुन्छ यो मुक्तक मुक्तकार विनोद गैरेजीको विनोद गैरेजी उहाँ पनि नियमित रूपमा हामीहरू समक्ष आउँदै गर्नुहुन्छ यो पाला भने आफ्नो सम्पर्क ठेगाना लेख्न छुटाउनु भएछ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ सुरत साधनाजीको कमल बजार नगरपालिका साथ सेरा अछाम उहाँको घर हो हाल उहाँ धनगढ़ी कैलालीमा हुनुहुन्छ घात गर्दिन बाइबल सुन्छु गीता सुन्छु भने कि घात गर्दिन भाइबल सुन्छु गीता सुन्छु भने कि छे निकालिदिन्छु चुरा पुते सिन्दुर धुन्छु भने कि छे मलाई छिट्टै मर्न मन छ यो सुनिबाट अर्को सुनि पक्का तिम्रो हुन्छु भने कि छे सुरत साधनाजी आउनुभयो सम्भवत पहिलो पटक आउनुभयो अर्को मुक्त छ श्रोता मसँग कुलेन्द्र साईजीको जाजरकोट उहाँको घर हो हाल छिन्छु सुर्खेतमा हुनुहुन्छ जति करे पनि सम्साई बुसाई खरी खरी टोक्छ जति करे पनि सम्साई बुझाई खरी खरी टोक्छ भए नभएको आरोप लगाई खरी खरी टोक्छ तिमीले मलाई चोड दिनु त सामान्य हो प्रिया सँगै भएको दाँतले त चिब्रोलाई खरी खरी टोक्छ ओहो हो हो हो उहाँ हुनुहुन्थ्यो मुक्तकार कुलेन्द्र शाहीजी आजको यो बसाईमा निकै मिठा मिठा मुक्त खराबहरूको आनन्द म लिइरहेको छु मलाई लाग्छ तपाईँले पनि त्यो आनन्द लिइरहनु भएको छ अर्को मुक्तक छ मसँग प्रशान्त वागले प्राकृतिक जीको पाँच तर उहाँको घर हो जे चाहेको थिए त्यो सब गर्न पाएँ जे चाहेको थिएँ त्यो सब गर्न पाए थोरै प्यार थोरै मतलब गर्न पाए कोही त आफू भन्दा नि प्यारो हुन्छ धन्न तिमी थियौ र अनुभव गर्न पाए प्रशान्त वागले प्राकृतिक जी मुक्तक मालाकै वसाईमा अर्को मुक्तक मसँग छ हिउँ खतिवड़ाजीको कमल बजार सात अछाम घर हो यो संसारमा सबै मान्छेहरू मित हुँदैनन् यो संसारमा सबै मान्छेहरू मित हुँदैनन् र त हरेक हमराहरू अनुशासित हुँदैनन् धैर्य गरौं समय लाग्छ पारिजात फूल फुल्न यहाँ सबै फूलहरू पनि त सुगन्धित हुँदैनन् अनि उहाँ हुनुहुन्थ्यो मुक्तकार हिउँ खतिवड़ाजी अर्को मुक्तक छ श्रोता मसँग बोमलाल केसीजीको प्युठान उहाँको घर हो हामी सँगसँगै गीत सुनौ मसँग यो समयमा गीत छ मेलिना राईजीले गाउनु भएको पूर्णचन्द्र गुरूङजीले लेख्नु भएको राजकुमार पगरजीले संगीत भर्नुभएको प्युठानका मुक्तकार बोमलाल केसीजीको मुक्तक सुनौ सँगसँगै गीत हामी सुन्ने नै प्रकृतिको नियममा जीवन स्वीकार्नुपर्छ प्रकृतिको नियममा जीवन स्वीकार्नुपर्छ समयसँगै जवानी बुढोपन स्वीकार्नुपर्छ खमण्ड नगरौं अचम्बरी कोही रहन्न धरतीमा एक दिन सास बन्द गरी निधन स्वीकार्नुपर्छ चोला खाली हात जस्तो जिन्दगी हाम्रो एक दिन त नै छ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा म तपाईँहरूकै मुक्त फरकहरू आलो पालो लिइरहेको छु चुपचाप आफू हारिदिए बल्ल उनको जित भयो चुपचाप आफू हारिदिए बल्ल उनको जित भयो मबाट उनको हर प्रस्ताव यथासम्भव पारित भयो माया गर्ने मान्छेले माया नै पाउँछ भन्ने सोचे मैले त्यही सोच मेरो निम्ति आत्मघाती साबित भयो यो मुक्तक मुक्तकार विलासी मान्छेजीको विलासी मान्छेजी मुक्तक मालाको नियमित बसाईमा आउँदै गर्नुहुन्छ मुक्तक कसिलो लेख्नुहुन्छ तर सम्पर्क ठेगाना यो पटक भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक श्रोता मसँग अविराज खाती अन्जानजीको थाहा नगरपालिका चार मकवानपुर उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ लिएर ठूलै धनराशि देश बेचिदियो लिएर ठूलै धनराशि देश बेचिदियो विदेशीसँग सम्बन्ध गाँसी देश बेचिदियो जो सबभन्दा ठूलो देश हो भन्थ्यो उसैले आखिर हाँसी हाँसी देश बेचिदियो ओहो हो यो मुक्त कविराज खाती अन्जानजीको हजुर मकवानपुर उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ अविराज खाती अन्जानजीले यसो भन्दै गर्नुहुँदा महेश तामाङ देशप्रेमी कान्छोजी यसो भन्नुहुन्छ नभनी दिन नभनी राति नेता भनेकै हो नभनी दिन नभनी राति नेता भनेकै हो चढाएर पाउमा फुलपाती नेता भनेकै हो खाएर झुट्टो कसम बनेर प्यार जनताको बनी बनी विश्वास घाती नेता बनेकै हो महेश तामाङजी सम्भवत पहिलो पटक आउनुभयो बेलकोट गढी छ नुवाकोट उहाँको घर हो अर्को मुक्त श्रोता मसँग याम कुमार श्रेष्ठजीको खोटाङ उहाँको घर हो सधैँ सधैँ तिम्रो उन्नति र प्रगति राम्रो होस् सधैँ सधैँ तिम्रो उन्नति र प्रगति राम्रो होस् जताततै प्रशंसा कति हो कति राम्रो होस् खुसी छोरे सुखी छोरे पहिला भन्दा धेरै फलोस फुलोस त्यो छोडी अति राम्रो होस् यसरी आउनुभयो यमकुमार श्रेष्ठजी खोटाङबाट पहिलो पटक हुनुपर्छ मलाई त्यस्तै लाग्छ अर्को मुक्तक छ मसँग उमेश खत्रीजीको खोटाङ केपिलासगढी गाउँपालिका चार बाक्सिला उहाँको घर हो हामी सँगै गीत पनि सुन्नेछौ गीत रहेको छ अहिले भने मसँग डिजराज पौडेलजीले गाउनुभएको संगीत भर्नुभएको लेख्नुभएको पहिला मुक्तक सुनौ उमेश खत्रीजीको कसरी भनौ मैले कुमाउनुको पीर गल्ती मेरै हो कसरी भनौ मैले गुमाउनुको पीर गल्ती मेरै हो अभागी हुनुमा पनि यो तकदीर गल्ती मेरै हो झुप्रोमा बस्नेले महलकी रानीलाई माया गरे औकात मिल्दैन थियो आखिर गल्ती मेरै हो तिमलाई लग्यो पानामा पराईको छायाले धर धरि रुवायो तिम्रो मायाले धर रुवायो तिम्रो मायाले खड़े खड़ेरी माँ दीनी ने राख्या थिए मेरो दिल को खड़ेरी माँ मूल को पानी सूख्यो परई चैता मास्को खड़ेरी माँ दीनी लाई ने राख्या थिए मेरो दिल को खड़ेरी माँ खड़ेरी नहीं पे बिर्सेर गइहाल्यो तिमीलाई लग्यो नि ठुरी पराईको छायाले धर धरी रुवायो तिम्रो मायाले धर धरी रुवायो तिम्रो मायाले उसले पूछा थिए एकान्तमा टोलाएर ढुङ्गा खोज्यौ देउता दिए तिमी रुँदा परेलीका आँसु मैले पूछा थिए एकान्तमा टोलाएर ढुङ्गा खोज्यौ देउता दिए देउता नै बेचेर गइहाल्यो तिमीलाई लग्यो निठुरी पराईको छायाले धरी रुवायो तिम्रो मायाले धर धरी रुवायो तिम्रो मायाले के कार्यक्रम मुक्तक माला रेडियोभिजनमा तपाईँ सुनिरहनु भएको छ यो मिठो गीत तपाईँले मुक्तक मालामा नै सुन्नुभयो आजलाई भने श्रोता तपाईँहरूले मायाले स्नेहले पठाउनु भएका मुक्त खरबहरू राख्ने क्रम यति मात्रै तपाईँका धेरैभन्दा धेरै मुक्त खरबहरू अझै पनि मसँग छन् तपाईँको मुक्तक यो अङ्कमा मैले राख्न सकिन भने क्षमा चाहन्छु अर्को पाला पक्कै जोड्नेछु हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई मुक्तक माला at the rate Gmail dot कममा तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्त खराबहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्का सम्झदै म मदन मण्डारी जाँदा जाँदै समीक्षा अधिकारीजी र सुभाष पुरीजीले गाउनु भएको सुभाष पुरीजीले लेख्नु भएको बाबुल गिरिजीले संगीत भएको निकै नै मिठो गीत छोड्न चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परु नमस्कार शुभरात्रि भातेमा मिठो सारा पाए दहीमा मुछेरा तिरति मिठो लगाउला हामी दुई लुकेर भातेमा मिठो सारा पाए दहीमा मुछेरा तिम्रो र मेरो मनैमा मिल्यो हत दिन हराउला कन्नेरी बुढा नबुझेको कुरा कसले पुकारौला बजाउँछु आज नौमति बाजा झै झै पारौला बजाइदेऊ आज नौमति बाजा झै झै पारौला यो घामा बादल लागेर धरतीमा छाया छ नि है धरतीमा छाया छ तोय मात्रै छैन यो मुठो भारी हार्छ नि जुनीलाई तिम्रो नै माया छ नि है तिम्रो नै माया छ आकाशै माथि चर्कियो घामा बादल लागेर धरतीमा छाया छ नि है धरतीमा छाया छ तातैमा मिठो सरप दहीमा मुछेर तिरति मिठो लगाउला हामी दुई लुकेर तिम्रो र मेरो मनैमा मिल्यो हप्ता दिन हराउला